दूरपश्चिममा यस वर्ष आठ प्रतिशतले धान उत्पादनमा वृद्धि सबैभन्दा बढी कैलाली र सबैभन्दा कम बाजरामा धान उत्पादन कञ्चनपुरको दक्षिणी क्षेत्रमा अवैध ढिके नुनको खुल्याम ओसार पसार हुँदै साफ ट्रेडिङ धनगढ़ी र सीमा सुरक्षा बलको संयुक्त प्रयासमा तेइस बोरा ढिके नुन बरामद कञ्चनपुरमा सोह्रजनाबाट पैंतिस लाख ठगी गर्ने चौधरी विरूद्ध उजुरी सरकारले अस्तित्व मेटाउने गरी संशोधन प्रस्ताव ल्याएको एमाले उपाध्यक्ष रावलको आरोप र प्रधानमन्त्री दाहालले उद्घाटन गर्ने सुदूरपश्चिम महोत्सवको उद्घाटन कार्यक्रम बहिष्कार गर्ने विभिन्न संगठनको घोषणा प्रथम सुदूरपश्चिम खपटाड गोल्ड कपको मिति सारियो प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगाहर्ज र इन्टरनेटमा Radio Unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु गत वर्षको तुलनामा सुदूरपश्चिममा यस वर्ष आठ प्रतिशतले धान उत्पादनमा वृद्धि भएको छ यस वर्ष सुदूरपश्चिममा एक लाख सतहत्तर हजार पाँच सय साठी हेक्टर क्षेत्रफल जमीनमा गरिएको धान खेतीमा छ लाख सतासी हजार चार सय छहत्तर मेट्रिक टन धान उत्पादन भएको क्षेत्रीय कृषि निर्देशनालय दिपाल डोटीले जानकारी दिएको छ गएको वर्ष भने सुदूरपश्चिममा एक लाख सतहत्तर हजार तीन सय दुई हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा छ लाख बत्तीस हजार बारसठी मेट्रिक टन धान उत्पादन भएको थियो क्षेत्रीय कृषि निर्देशनालय दिपाल डोटीले दिएको जानकारी अनुसार यस वर्ष सबैभन्दा बढ़ी कैलालीमा धान उत्पादन भएको छ कैलालीमा एकहत्तर हजार सात सय हेक्टर क्षेत्रफल जमिनमा गरिएको धान खेतीमा तीन लाख त्रिहत्तर हजार दुई सय चौबिस मेट्रिक टन उत्पादन भएको छ भने उता कञ्चनपुरमा अडचालिस हजार चार सय छ्यानब्बे हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा एक लाख सडसठी हजार तीन सय एघार मेट्रिक टन धान उत्पादन भएको छ त्यस्तै यता डयलद्रामा छ हजार दुई सय छब्बीस हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा छब्बीस हजार पाँच सय तेइस मेट्रिक टन धान उत्पादन भएको छ भने बैतडीमा नौ हजार क्षेत्रफलमा धान खेती गरिएकोमा अठार हजार पाँच सय चालिस मेट्रिक टन उत्पादन भएको क्षेत्रीय कृषि निर्देशनालय दिपालका प्राविधिक सहायक सुशील कुमार शर्माले बताएका छनृ यसै गरी अछाममा सोह्र हजार पाँच सय अस्सी हेक्टर क्षेत्रफलमा जमिनमा धान खेती गरिएकोमा चौतिस हजार आठ सय अठार मेट्रिक टन उत्पादन भएको छ भने डोटीमा दस हजार छ सय अडसठी हेक्टर क्षेत्रफलमा गरिएको धान खेतीमा तेइस हजार छ सय त्रियासी मेट्रिक टन धान उत्पादन भएको छ बझाङमा सात हजार एक सय हेक्टर क्षेत्रफलमा गरिएको धान खेतीमा तेइस हजार चार सय तीस मेट्रिक टन धान उत्पादन भएको छ भने दार्चुलामा चार हजार चार सय अस्सी हेक्टरमा गरेको धान खेतीमा बाह्र हजार सात सय पञ्चानब्बे मेट्रिक टन धान उत्पादन भएको र बाजरामा तीन हजार तीन सय दस हेक्टर क्षेत्रफलमा गरिएको धान खेतीमा छ हजार एक सय मेट्रिक टन मात्र धान उत्पादन भएको छ निर्देशनालयको तथ्याङ्क अनुसार यस वर्ष सबैभन्दा बढ़ी धान उत्पादन कैलालीमा र सबैभन्दा कम बाजरामा भएको देखिएको छ कैलालीमा अन्य जिल्लाको भन्दा बढ़ी क्षेत्रफलमा धान खेती गरिएको थियो भने बाजरामा सबैभन्दा कम क्षेत्रफलमा धान खेती गरिएको थियो समयमै पानी पर्न उन्नत बिउसँगै प्रविधिको विस्तारले गर्दा पनि धान उत्पादन गत वर्ष भन्दा बढ़ी भएको क्षेत्रीय कृषि निर्देशनालयका प्राविधिक साग शर्माले बताउनु भएको छ कञ्चनपुरको दक्षिणी क्षेत्रमा पछिल्लो समयमा अवैध आयोडिन हिम ढिके नुनको खुलेआम बिक्री वितरण भइरहेको पाइएको छ सहर ट्रेडिङ कर्पोरेशन क्षेत्रीय कार्यालय धनगढ़ीका सहायक महाप्रबन्धक केशव पाण्डे र सीमा सुरक्षा बल बेलौरीको संयुक्त प्रयासमा हिजो ढक्का चान्देव स्थित दिनेश राणाको पसलमा बिक्रीका लागि राखिएको तेइस बोरा ढिके नुन बरामद गरिएको छ सीमावर्ती क्षेत्र पुनर्वास बेलौरी बेलडाँडी रेकवार बाइसे बिचवा लगायत विभिन्न यस भेगका नागरिकले भारतबाट खुलेआम रूपमा भित्रिने ढिकनुन प्रयोग गर्दै आएको पाइएको छ यस क्षेत्रका साना मजौला तथा ठूला पसलहरूमा खुलेआमा अवैध रूपमा विभिन्न किराना र इलेक्ट्रोनिक सामग्रीको कालोबजारी भइरहे पनि यसप्रति सम्बन्धित निकाय र स्थानीय प्रशासनको ध्यान खुकुलो र लचिलो रहेको सहायक महाप्रबन्धक केशव पाण्डेको ठहर रहेको छ गुणस्तरीय भारतीय ढिकेन नुनको प्रयोग बारेमा बाल बालिकाहरू लाटो लटेब्रो हुने अपाङ्गता र गलगाँड जस्ता रोगहरू निम्ति नै खतरा रहेको लक्ष्मीपुर स्वास्थ्य चौकीका स्वास्थ्य प्रमुख मानबहादुर चन्दको भनाइरहेको छ यति मात्र नभई उपभोक्तालाई झुक्याउन भारतीय कम्पनीले प्याकेटमा आयोडिनयुक्त नुन लेखेर नक्कली नुनको कालोबजारी गरिरहेको समेत उहाँले बताउनु भएको छ यता साल्ट ट्रेडिङ कर्पोरेशन धनगढ़ीका सहायक महाप्रबन्धक पाण्डेले क्षेत्रमा आयोडनयुक्त नुनका डिपोहरू ठाउँ ठाउँमा हुँदाहुँदै पनि भारतीय गुणस्तरहीन ढिके नुनको बिक्री वितरण बढ्दो रहेको बताउनु भएको छ बेलौरीका विभिन्न सीमा नाकाहरूमा सुरक्षा व्यवस्था फितलो भएकै कारण अवैध नुनको ओसर प्रसार गर्ने मुख्य अड्डा बेलौरी बनेको हो स्थानीय स्तरमा जनचेतनाको कमी गरिबी खुल्ला सीमा नाका र सुरक्षा व्यवस्था फितलो भएका कारण नियन्त्रण गर्न नसकेको साल ट्रेडिङ कर्पोरेसन धनगढ़ीले जनाएको छ विभिन्न प्रलोभन देखाएर ठगी गरेको भन्दै सिनियर केयर सेन्टर प्रणाली झलारीका संयोजक हेमन्ती चौधरी विरूद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा उजुरी परेको छ आफूहरूलाई प्रलोभनमा पारेर ठगीको भन्दै चौधरी विरूद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा सोह्रजना पीड़ितले संयुक्त उजुरी दर्ता गरेका छन् जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब निरीक्षक बासो अवस्थीका अनुसार सोह्रजना पीड़ितले चौधरीले विभिन्न प्रलोभन देखाएर आफूहरूबाट पैंतिस लाख रूपियाँ ठगी गरेको संयुक्त उजुरी दर्ता गरेका छन् चौधरीले राम्रो काममा लगाइदिने वैदेशिक रोजगारीमा पठाइदिने घर जग्गा खरिदका लागि सहयोग गर्ने भन्दै ठगी गरेको पीड़ित व्यक्तिले बताएका छन् त्यस्तै चौधरीले आफ्नो संस्थाले आदिवासी जनजाति मुक्त कमैया बाढ़ी प्रभावित द्वन्द पीड़ित तथा सीमान्तकृत वर्गका लागि जीविकोपार्जन कार्यक्रम संचालन गर्ने भन्दै ठगी गरेको भनी पीड़ितले प्रहरीमा दिएको जाहेरीमा उल्लेख गरिएको प्रहरी निरीक्षक अवस्थीले बताएका छन् पीड़ितहरूका जाहेरका आधारमा प्रहरी चौधरीका नाममा ठगी मुद्दा दर्ता गरी थप अनुसन्धान गर्ने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ चौधरी नेपालगंजमा केन्द्रीय कार्यालय रहेको सिनियर केयर प्रणालीको झलारी शाखाको प्रबन्धकको रूपमा काम गर्दै आएको बताइएको छ कैलालीमा बाह्र वन सालदारी वनको व्यवस्थापनका लागि दस वर्ष दस वर्षीय योजना बन्ने भएको छ स्थानीय जनतालाई वन पैदावार सहज र सुलभ रूपमा आपूर्ति गर्नुका साथै राष्ट्रको अर्थतन्त्रमा राजस्व संकलन मार्फत टेवा पुर्याउनको लागि वन साझेदारी वनको व्यवस्थापन गर्न लागि जिल्ला वन कार्यालय कैलालीले जनाएको छ बाह्रवन साझेदारी वनको राम्रो माटो र उपयुक्त वातावरणको कारणले हरेक वर्ष प्रशस्त मात्रामा पुनरुत्पादन हुन आएको छ तर गोडमेल झाडी सफाई जस्ता वन सम्वर्धन कार्य नहुनु र वर्षेनी हुने आगलागीका कारण तथा खुल्ला चरिसरणले पुनरुत्पादन स्थापित हुन नसक्दा वनको अवस्था हरास हुँदै गइरहेको छ भारतबाट साझेदारी वनको व्यवस्थापन कार्यक्रम लागू भए वनको संरक्षणमा मद्दत पुग्ने वन कार्यालयको अपेक्षा रहेको छ कैलालीमा कुल दुई लाख पाँच हजार नौ सय उन्चालिस हेक्टर क्षेत्रफल वनमध्ये एक हजार सात सय नब्बे दशमलव सात पाँच हेक्टर क्षेत्रफल बाह्र वन साझेदारी वनले ओगटेको जिल्ला वन कार्यालय कैलालीका सहायक वन अधिकृत किशोर धामीले जानकारी दिनुभएको छ कैलालीको शिवगंगा नदीदेखि पश्चिम खुटिया नदीदेखि पूर्व राजमार्गदेखि उत्तरको एक हजार चार सय सात हेक्टर क्षेत्रफल वन क्षेत्रलाई साझेदारी वनको मोडलमा व्यवस्थापन शुरू गरिएको छ तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा Radio Unity dot com dot एनबीबाट युनिटी खबर सुनिरहनु भएको छ नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष भीम रावलले अहिलेको सरकारले नेपालको अस्तित्व मेटाउने गरी संविधान संशोधन प्रस्ताव ल्याएको आरोप लगाउनु भएको छ नेकपा एमाले अछामको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष रावलले विदेशीलाई अंगीकृत नागरिकता प्रदान गरी उनीहरूलाई राज्यको प्रमुख पदमा पुर्याई नेपाललाई सिक्किमीकरण गराउने खेल भइरहेकाले यसका विरूद्ध देशभक्त नेपालीले लाग्नुपर्ने अवस्था आएको बताउनु भएको छ पूर्व उपप्रधान तथा गृह र रक्षा मन्त्री समेत रहनुभएका रावलले संविधान कार्यान्वयन गर्नुपर्ने अहिलेको समयमा प्रचण्ड नेतृत्वको सरकारले संविधान संशोधनको प्रस्ताव ल्याएर देशलाई द्वन्दमा धकेल्ने काम गरेको आरोप लगाउनु भएको छ उहाँले मधेसीहरूका लागि भनेर ल्याएको संविधान संशोधन प्रस्ताव मधेसीहरूले नै अस्वीकार गरेको संविधान संशोधन प्रस्ताव कसका लागि ल्याएको हो भन्ने प्रश्न गर्नुभयो साथै उहाँले मधेसी नेताहरूलाई लक्षित गर्दै आफ्नो देशको संविधान संशोधनको सल्लाह गर्न विदेशी दूतावासमा भात खान पुग्नेहरूबाट देशको अस्तित्व खतरामा पर्न सक्ने भएकाले चनाको रहन कार्यकर्ता आग्रह गर्नुभयो अर्को प्रसंगमा बोल्दै उपाध्यक्ष रावलले नेपाली कांग्रेसले आफूलाई जनताले साथ नदिने डरले स्थानीय निकायको निर्वाचन गर्न नचाहेको आरोप समेत लगाउनु भएको छ मंगिर बाइस गतेदेखि पोष दुई गतेसम्म कैलालीको धनगढ़ीमा आयोजना हुने एघारौं सुदूरपश्चिम महोत्सव दुई हजार त्रिहत्तरको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम रहेको छ उक्त प्रधानमन्त्रीले उद्घाटन गर्ने कार्यक्रम बहिष्कार गर्ने विभिन्न विद्यार्थी तथा युवा संगठनले जनाएका छनृ हिजो केही विद्यार्थी तथा युवा संगठनले जारी गरिएको विज्ञप्तिमा प्रधानमन्त्रीले विदेशीको चाहनामा संविधान संशोधन दर्ता गरेको भन्दै महोत्सव उद्घाटन कार्यक्रम बहिष्कार गरिएको उल्लेख गरिएको छ युवा संघ नेपालका कैलाली इन्चार्ज मदन रेग्मी अनिरा सुबीका केन्द्रीय सचिवालय सदस्य युवराज कोवर खेलकुद महासंघका कैलालीका अध्यक्ष ईश्वरी जङ बम अखिल नेपाल महासंघका कमल साउद र अखिल छैटौंका कोषाध्यक्ष एकेन्द्र कणेलले संयुक्त रूपमा जारी गरिएको विज्ञप्तिमा सरकारले जनचाहना विपरीत संशोधन ल्याएका नै उद्घाटन गर्ने कार्यक्रम बहिष्कार गरिएको भनिएको छ त्यस्तै सुदूरपश्चिम महोत्सवलाई भने पूर्ण रूपमा सहयोग गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ धनगढ़ीमा पुष तीन गतेदेखि बाह्र गतेसम्म सञ्चालन हुने भनिएको प्रथम अन्तर्राष्ट्रिय आमन्त्रित Sudurpashchim Khaptad gold cup committee सारिएको छ राष्ट्रिय खेलकुद प्रतियोगिता पौष आठ गतेदेखि पन्ध्र गतेसम्म पूर्वाञ्चलमा आयोजना हुने भएपछि सुदूरपश्चिम खप्तर गोल्ड कप पौष एक्काइस गतेदेखि माघ एक गतेसम्म सञ्चालन हुने आयोजक सुदूरपश्चिम एघारका महासचिव प्रकाश साईले बताउनु भएको छ केही दिनअघि अखिल फुटबल अखिल नेपाल फुटबल संघले क्लबलाई पत्र मार्फत राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्षेत्रीय प्रतियोगिताका छनौटका खेलहरू हुने भएकाले पौष एक्काइस गतेदेखि माघ एक गतेसम्म सञ्चालन गर्न आग्रह गरेको थियो सोही अन्तर्गत प्रतियोगिताको मिति सारिएको महासचिव प्रकाश साईले जानकारी दिनुभएको छ यस क्षेत्रबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेलाड़ी उत्पादन गर्ने खेलकुद पर्यटनको माध्यमबाट सुदूरपश्चिमलाई चिनाउने यस क्षेत्रका खेलाड़ी तथा अभिभावकहरूलाई फुटबल खेलतर्फ अग्रसर गराउने लगायतका उद्देश्यका साथ सत्तरी लाख रूपियाँको लगानीमा गोल्ड कपको आयोजना गर्न लागि जनाइएको छ प्रतियोगिताको विजेता टीमलाई नगद पाँच लाख र उपविजेतालाई दुई लाख एकाउन्न हजार रूपियाँ पुरस्कार प्रदान गर्ने यस अघि नै पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी गराएको थियो अब सड़क तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट पछिल्लो चौविस घण्टामा सुदूरपश्चिममा सड़क तथा सवारीसँग सम्बन्धित एउटा घटना भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ कञ्चनपुरमा हिजो दिउँसो दुई बजीतिर दुईवटा मोटरसाइकल ठोकिँदा एकजना सामान्य घाइते भएका छन् कञ्चनपुरको किशोरपुर नगरपालिका एक पूर्वी कच्ची सड़कबाट बंकतिर जाँदै गरेको म एक प चार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 मलाई भने बिदा दिनुहोस् नमस्कार Thank you.